तिमीले मलाई गर्ने माया दिन बदिन चन्द भयो तिमीले मलाई गर्ने माया दिन बदिन चन्द भयो किन सानो तिम्रो चाल आज भोलि मन्द भयो तिम्रै यादले छटपटिँदा धेरै पटक ट्राई गरे तिम्रै यादले छटपटिँदा धेरै पटक ट्राई गरे जानै छाड्यो मेसेज अनि मोबाइल किन बन्द भयो किन सानो तिम्रो चाल आज भोलि मन्द भयो सुख दुःखमा साथ दिने बाचा कसम थिए हाम्रा सुख दुःखमा साथ दिने बाचा कसम थिए हाम्रा मनमुटु मिलेर नै धेरै गाढा सम्बन्ध भयो किन सानो तिम्रो चाल आजभोलि मन्द भयो गल्ती हुन्छ इन्सानबाटै जानेर या नजानेर गल्ती हुन्छ इन्सानबाटै जानेर या नजानेर भन सानो के गल्तीले यति ठूलो द्वन्द भयो किन सानो तिम्रो चाल आजभोलि मन्द भयो केही न केही त भाकै होला भनिदेऊ न प्रिय बिन्ती केही न केही त भाकै होला भनिदेऊ न प्रिय बिन्ती मेरो माया भन्दा गहिरो किन अन्तै प्रबन्ध भयो तिमीले मलाई गर्ने माया दिन बदिन चन्द भयो किन सानो तिम्रो चाल आजभोलि मन्द भयो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 सुमधुर साङ्गीतिक हिन्दी उर्दू गजलहरू सुनाउनेछु सुरुवातमा आज बुलबुलमा वाचन गरिने गजलका गजलकारहरूलाई पहिलो गजल समर्पण गर्दैछु दिलराज कौरको आवाजमा यो गजल इतनी मुदत बाद मिले हो किन सोचौँ में गुम रहते کہو اب تم کیسے ہو کن سو भीड़मा तिम्रो मुहार देख्न पाए मानिसको यो भीड़मा तिम्रो मुहार देख्न पाए यो हातले जुनीभरि तिम्रै पक्ष लेख्न पाए तिम्रो म हुन पाउँदा कति खुसी होला मन तिम्रो म हुन पाउँदा कति खुसी होला यो मन स्वर्गै गए जस्तो होला तिम्रो आँगन टेक्न पाए यो हातले जुनीभरि तिम्रै पक्ष लेख्न पाए जसले पनि आँखा लाउने किन कृष्ण बन्छौ हजुर जसले पनि आँखा लाउने किन कृष्ण बन्छौ हजुर पापी नजर लाउनेलाई चार हातले छेक्न पाए यो हातले जुनीभरि तिम्रै पक्ष लेख्न पाए परीक्षाको घडी अब खपिसक्नु हुन छोड्यो परीक्षाको घडी अब खपिसक्नु हुन छोड्यो म प्रतिको शङ्का सबै यथार्थले फ्याँक्न पाए मानिसको यो भिडमा तिम्रो मुहार देख्न पाए यो हातले जुनीभरि तिम्रै पक्ष लेख्न पाए पर्वतको फलिवास स्थायी निवास भई हाल काठमाडौँको सीता पाइला रहँदै आउनुभएकी अन्जु भुसालको गजल थियो यो यसलाई वाचन गरे मैले दुःख पर्दा हामी भगवान् छ भनेर विश्वास गर्छौँ अनि सारा समस्याहरूको मुक्ति उसैसँग माग गर्छौँ तर जब सुखका दिनहरू हाम्रा शिरमा मडारिन्छन् त्यसपछि हामी प्रश्न गर्छौँ भगवान् कहाँ छ खै कसले देख्यो आजसम्म भगवान्लाई यसो भनिरहँदा पनि भित्र मनमा एउटा त्रास रहिरहन्छ हाम्रो मनमा मैले गल्ती गरेको कतै भगवान्ले त थाहा पाएन मैले झुठो बोलेर भ्रमको संसार खडा गरेको उसले थाहा पाएको भए के होला जो भी बुरा भला है, ورش کیا ہے اللہ جانتا ہے یہ فرش ورش کیا ہے اللہ جانتا ہے پردوں میں کیا چھپا ہے اللہ جانتا ہے اللہ جانتا ہے اللہ کو پتا ہے اللہ جانتا ہے قسمت کے نام کو تو سب جانتے ہیں لیکن قسمت کے نام کو تو سب جانتے ہیں لیکن قسمت میں کیا لکھا لکھاتے اللہ جانتا کیا ہے اللہ جانتا ہے پردوں میں کیا چھپا ہے اللہ جانتا इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति सही कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क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 मोडी गयो अन्तै मन अडेस लाग्ने आली छैन जोडी गयो अन्तै नाता दिलको ठाउँ खाली छैन फूलको त्यो बगैँचामा साथै घुम्दा एक्लो पारी फूलको त्यो बगैँचामा साथै घुम्दा एक्लो पारी छोडी गयो पुतलीले अरू कोही भाली छैन छोडी गयो अन्तै नाता दिलको ठाउँ खाली छैन बसन्तमा रोपेका ती पिरतीका फूल खोई बसन्तमा रोपेका ती पिरतीका फूल खोई गोडी गयो बाटै सामु म त आफै जाली छैन जोडी गयो अन्तै नाता दिलको ठाउँ खाली छैन कोपिलामा फूलहरू फुल्न खोज्दा गमलामै कोपिलामा फूलहरू फुल्न खोज्दा गमलामै फोडी गयो सिसासरी फेरि फुल्ने डाली छैन गोडी गयो अन्तै मन अडेस लाग्ने आली छैन जोडी गयो अन्तै नाता दिलको ठाउँ खाली छैन मेची अञ्चल ताप्लेजुङ जिल्ला थोकीमा तीन निवास हुनुभएका दिनेश बस्नेत मायालुको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले पञ्चतत्वले हाम्रो शरीर बन्यो भनेर हामी विश्वास गर्छौँ यो शरीर त्यसैमा गएर विलिन हुनेछ भन्ने विश्वासमा बाँचेको दर्शन छ हाम्रो यी सारा दर्शनहरू तर्कहरू सामाजिकताहरू बोकेर हामी दीक्षित भएका छौँ मृत्यु र जीवनको भेदलाई पर्यालनको लागि जीवनमा पत्थरका पूजा गर्छौँ हामी ईश्वर भन्छौँ त्यही पत्थरलाई विश्वास नभएको भए पत्थर ढुङ्गा मात्रै हुन्थ्यो मौन हुन्छ पत्थर कहिले यही पत्थरले ठूलो संसार निर्माण गर्छ यही पत्थरले कहिले कसैलाई हतियार बनेर प्रहार गर्छ हामीले नै कुनै दिन ईश्वर मानेको पूजेको पत्थर हाम्रै विरुद्ध टाउकामा वर्षिन्छन् यो विडम्बना हो हाम्रो जीवनको अभिशाप हो मानवीय सम्वेकको यथार्थ हो बाबु जीवन جب سے تم نے مجھے دیوانہ بنا رکھا ہے سنگ ہر شخص نے سنگ ہر شخص نے آنکھوں میں اٹھا رکھا ہے جب تم نے مجھے دیوانہ بنا رکھا ہے جب سے تم نے مجھے دیوانہ بنا رکھا ہے سنگ ہر شخص نے تنگ ہر شخص نے آنکھوں میں اٹھا رکھا میں بھی قدرت نے مزہ رکھا ہے جب انہیں مجھے دیوانہ بنا رکھا ہے تنگ ہر شخص نے تنگ ہر شخص संसारका सारा प्राणीहरू हामी प्रत्येकले एउटा जिजीविसा काखी च्यापेर बाँचेका छौँ सबैलाई जिन्दगी बाँच्नै मन हुन्छ भन्ने पनि छैन कोही चाहेरै मर्न सकिरहेका छैनन् कोही बाँच्न चाहँदा चाहँदै मरिरहेका छन् सायद जीवन यही हो प्रत्येक प्रत्येकका आफ्ना व्यथाहरू छन् मानिस न धनले सुखी भएको छ न मानिसबाटै सुखी हुन सकेको छ बाँचेका प्रत्येक जीवनहरू एउटा एउटा वेदनाको पोको लिएरै बाँचेका छन् यो संसारमा त्यस्तो कुनै व्यक्ति जो प्रेमविहीन भएर बाँचेको होस् भेटिन मुस्किल छ यदि प्रेम उसको जीवनमा कहीँ कतै कुनै बिन्दुमा घटित भएको साँचो हो भने त्यो प्रेम कुनै न कुनै बिन्दुमा पुगेर दुखेकै हुन्छ र प्रेमले दुखेकालाई जे केही चिजले उपचार गर्न सक्दैन विज्ञानका सारा आविष्कारहरू त्यहीँ आएर फेल भइदिन्छन् विरहको मलम केवल प्रेम हुन सक्छ जीवनमा बाँचेका प्रत्येक अतीतहरू हामीलाई प्रेमपूर्ण नै लाग्छन् चाहे दुःखको चरम सीमा होस् अथवा सुखको अतिशय अनुभूति ती सबै सबै अतीतहरू हामीलाई प्यारा लागेर आउँछन् سے آیا کدھر گیا وہ بڑھتا دریا نہ ابیا کا چڑھتا دریا نہ فرصتوں کی اداس برکھا یوں ہی ذرا سی کسک ہے دل میں دستک ہے دل میں جو زخم گئے تیرا ناصر تیری گلی تک تو ہم نے دیکھا تھا پھر نہ جانے کدھر گیا وہ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 अमर माया हृदयको दिएको छु तिमीलाई नै भन्ने वचन कता गए सम्झिँदैछु घातभरि समीपमा ल्याउँछु भन्दै लिन्छु तस्विर हातभरि नजानिदो रहेछ कसम देखावटी कस्तो हुन्छ नजानिदो रहेछ कसम देखावटी कस्तो हुन्छ दिएकै थिए उनले पनि चोखो साथभरि समीपमा ल्याउँछु भन्दै लिन्छु तस्विर हातभरि खेलाउनै खेलाइ छाडे माया प्रेम बाँडी बाँडी खेलाउनै खेलाइ छाडे माया प्रेम बाँडी बाँडी झुलाउँदै झुलाइदिए यौवनका मातभरि तिम्रो मात्र याद आउँछ कुन्ने किन रातभरि समीपमा ल्याउँछु भन्दै लिन्छु तस्विर हातभरि काठमाडौँ किर्तिपुर स्थित अर्थशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयबाट प्रवीण बिहानीले पठाउनु भएको गजल थियो यो वाचन गरेर सुनाएँ मैले एउटी प्रेमिका र एउटा प्रेमी निश्चित समयको प्रेम भोगाई विविध कारणवश वियोग आम प्रेमहरू यस्तै त हुन्छन् नि समयको नजाकत प्रेमिकाले बोध गरी त्यसपछि छुट्नु आखिर जरुरी नै थियो सायद वियोग प्रेमको रित पनि त हो यसोभन्दा संयोगमा रहेका प्रेमीहरूले विरोध नगरिदिनु होला वियोगपछि प्रेमी विचलित भयो प्रेमिकाले सम्झाई यस्तै त हो प्रेमको रित एक दिन बिछोड हुन्छन् नै हरेक प्रेमहरू त्यही रितमा त्यो प्रेम पनि समेटियो यस्तो लाग्थ्यो प्रेमीले संसार नै ध्वस्त पो पारिदिन्छ कि वियोगमा तर त्यस्तो केही पनि भएन न प्रेमी बेहुलायो न प्रेमीले संसार जलायो क्रमिक रूपमा प्रेमी स्थिर हुँदै गयो र यस्तो दिन पनि आयो अब उसले प्रेमको नाममा डाको छोडेर रुन बन्द गर्यो ऊ दरिँदै गयो उसले अब सहारा बिना बाँच्न पनि सिक्यो त्यसपछि एक दिन अकस्मात उसको र पूर्व प्रेमिकाको फेरि भेट भयो यति बेला प्रेमिका कमजोर देखि लामो समयपछिका उसका आँसुहरूमा उसले पनि थोरै आँसु भयो पुराना दिनहरू स्मरण गर्यो त्यसपछि फेरि प्रेमी उसै गरी कठोर अवस्थामै रहन थाल्यो सारमा एउटा कुरा के हो भने एकपटक एउटा व्यक्तिमा आएको सम्वेक अर्को व्यक्तिमा उसै गरी आउँछ भन्ने छैन जब दुई व्यक्तिमा एकै खालका सम्वेक देखा पर्छन् त्यति बेला दुवैका ध्रुवहरू मेल खान्छन् र एक व्यक्तिमा उठेको सम्वेक अर्को व्यक्तिमा त्यति बेला देखा परेन भने ध्रुवहरू मेल खाँदैनन् अनि ती एकअर्कामा विपरीत भएर बस्छन् विपरीत ध्रुव भएर बस्नुको अर्थ दुईप्रति प्रेम छैन होइन चुम्बक कुनै बेला एक ध्रुवबाट आकर्षित रहन्छ भने अर्को ध्रुवबाट विकर्षित पनि रहन्छ यही रित हो सबै प्रेम कथाहरूको दिएर पो मुटु मेरो लियौ के नै भन्नु छ र दिएर पो मुटु मेरो लियौ के नै भन्नु छ र सिन्दुर तिमी परायाको थियौ के नै भन्नु छ र आजसम्म मैले विश्वास गरेको बदलामा आजसम्म मैले विश्वास गरेको बदलामा बाँकी थियो धोका दिन दियौ के नै भन्नु छ र सिन्दुर तिमी परायाको थियौ के नै भन्नु छ र सिउनै पर्थ्यो नदेखिने गरी मनका डोबहरू सिउनै पर्थ्यो नदेखिने गरी मनका डोबहरू उद्रिएको जिन्दगानी सियौ के नै भन्नु छ र दिएर पो मुटु मेरो लियौ के नै भन्नु छ र सिन्दुर तिमी परायाको थियौ के नै भन्नु छ र काभ्रेपलाञ्चोक जिल्ला पाँच खाल दुई केराघारीका लक्ष्मी सहयात्री सजलको गजल थियो यो यसलाई वाचन गरेर सुनाए जीवन त एउटा नदी हो जसको धर्म केवल आफ्नो दिशातर्फ बगिरहनु वायुको दिशालाई आजसम्म कसले मोड्न सक्यो र तय गरेका यात्राहरूबाट निश्चल यात्रीलाई कसले हटाउन सक्यो र जिन्दगी आफैमा एउटा यात्रा हो भने गन्तव्य यसको निश्चितता हो गन्तव्यमा पुग्न कति कति ठाउँहरूमा विश्राम गरियो कुन कुन कुन एउटाहरूमा को कोसँग सहवास भयो के को लेखाजोखा यात्रीको टुङ्गो कसले पो बताउन सक्छ र यात्री कहाँबाट आयो र कता जान्छ जिन्दगीले के प्रश्न गर्ला खै यात्रीसँग उसको ठेगाना के बताउनु यात्रीले जसको काम नै हो केवल यात्रा गर्नु بازی ہارے مجھے اس لیے زندگی ملا سکے سہالے رکھ لی رکھ آپ میں ملا میں بھی ہاری ہے بازی پیار کی تجھے بھی آزمانا زندگی دل لگانا دل جلانا جلانا زندگی ہے یہی اپنا پسانا زندگی ہے یہی اپنا پسانا زندگی دل لگانا دل جلانا زندگی دریا دریا پی کے دنیا کے ستم دریا دریا پی کے دنیا کے ستم دریا دریا پی کے دنیا کے ستم آنسو مسکرانا زندگی آنسو آنسو مسکرانا زندگی ہے یہی اپنا پسانا زندگی دل لگانا دل جلانا زندگی دل کا صاف ہو اس کو سبھی وہ جو دل کا صاف ہو اس کو سبھی لوگ کہتے ہیں دیوانہ زندگی لوگ کہتے ہیں دیوانہ زندگی ہے یہی اپنا فسانہ زندگی دل لگانا دل جلانا زندگی سفر ہی کام ہے میں تو ہوں راہی سفر ہی کام ہے کیا میرا پوچھے ٹھکانا زندگی کیا میرا پوچھے ٹھکانا زندگی ہے یہی اپنا پتانا زندگی دل لگانا دل جلانا زندگی دل لگانا دل جلانا زندگی دل لگانا دل جلانا زندگی हवस् त यिनै रात्रिगन्थन तपाईँका सुमधुर गजलहरू र हिन्दी उर्दू साङ्गीतिक गजलहरूका सँगै अब आजको बुलबुलबाट हामी विदा लिने बेला भएको छ उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अचुर घिमिरे विदा हुँदैछौँ जाँदा जाँदै गुल्मी जैसीथोक सात स्थायी निवास भई हाल काठमाडौँ नारायणीटी रहँदै आउनुभएका फरसुराम पोखरेल संयोगको गजल वाचन गरेर विदा हुँदैछु मन्दिर मस्जिद मान्ने कुरा हो मन्दिर मस्जिद मान्ने कुरा हो पराई वा आफ्नो ठान्ने कुरा हो मनमनमा को पस्न सक्छ र मनमनमा को पस्न सक्छ र त्यो त आफैले जान्ने कुरा हो पराई वा आफ्नो ठान्ने कुरा हो रङ्गीचङ्गी हौ हेर्दैन कसैले रङ्गीचङ्गी हौ हेर्दैन कसैले नसालु नयनले तान्ने कुरा हो पराई वा आफ्नो ठान्ने कुरा हो हिजो थियौ यता आज सर उता हिजो थियौ यता आज सर उता भमराले फूल छान्ने कुरा हो पराई वा आफ्नो ठान्ने कुरा हो चरी मर्छ वा उड्छ थाहा छैन चरी मर्छ वा उड्छ थाहा छैन व्याधाले बाँड हान्ने कुरा हो मन्दिर मस्जिद मान्ने कुरा हो पराई वा आफ्नो ठान्ने कुरा हो बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति